न्यायको माग गर्दै सुदूरपश्चिमबाट साढे दस हजार बढी उजुरी दर्ता सत्य निरूपण तथा मेलमिलाप आयोगमा अछामबाट सबैभन्दा बढी उजुरी हरेक वर्ष डडेलधुरा सदरमुकाममा मनाइँदै आएको गौरा पर्वमा यस वर्ष ठाउँ विवाद पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ पाटनमा सञ्चालन हुने विद्युत आयोजनाको नहर भत्किँदा बझाङको देवलका तीन सय सतहत्तर परिवार अन्धकारमा बस्न बाध्य अछाममा स्थापना गरिएका हुलाक टेलिसेन्टरहरूको प्रभावकारिता घट्दै र शिक्षक सेवा आयोगले सुदूरपश्चिमका लागि जारी गरेको आवेदनमा डेढ सय गुणा बढी आवेदन दर्ता सतासी जनाको लागि साढे बाह्र हजार आवेदन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिमाञ्चल क्षेत्रका नौटै जिल्लाका स्थानीय शान्ति समिति मार्फत सत्य तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दस हजार सात सय अठाइसवटा उजुरी दर्ता भएका छन् इन्सेक जिल्ला प्रतिनिधिहरूको विवरण अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगमा दस हजार तीन सय सोह्रवटा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा चार सय बाह्रवटा उजुरी परेको स्थानीय शान्ति समितिहरूले जनाएका छन् यस क्षेत्रमा निरूपण तथा मेलमिलाप आयोग अन्तर्गत अछाम जिल्लामा सबैभन्दा बढी चार हजार अस्सीवटा र सबैभन्दा कम दार्चुला जिल्लामा तीन सय अठारवटा उजुरी परेका छन् यसै गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने सबैभन्दा बढी कञ्चनपुर जिल्लामा पञ्चानब्बेवटा र सबैभन्दा कम डोटी जिल्लामा बाह्रवटा उजुरी दर्ता भएको इन्सेकले आफ्नो अनलाइनमा उल्लेख गरेको छ हरेक वर्ष डडेलधुरा बस पार्कमा मनाइँदै आएको गौरा पर्वमा यस वर्ष ठाउँ विवाद भएको छ बाघ बजारको बस पार्क क्षेत्रमा पर्व मनाउँदै आएको राधाकृष्ण मन्दिर विकास समितिले यस पटक बस पार्कमा आयोजना गर्ने कि टुडी खेलमा गर्ने भन्ने विषयमा विवाद भएको जनाएको छ यस वर्ष भदौ आठ गते गौरा पर्व र नौ गते श्रीकृष्ण जन्माष्टमी पर्व परेको भन्दै उक्त पर्वहरू मनाउने विषयमा छलफल गर्न हिजो मन्दिर विकास समितिले एक कार्यक्रमको आयोजना गरेको थियो उक्त छलफलमा सहभागीहरूले कोहीले बस पार्कमै मनाउनु पर्ने र कोहीले टुँडी खेलमा मनाउनु पर्ने विषयमा आवाज उठाएपछि कहाँ मनाउने भन्ने विषयमा विवाद भएको हो सहभागी मध्ये केहीले टुँडी खेलमा व्यवस्थापन पक्ष कमजोर भएकाले समस्या हुने भन्दै राम्रो व्यवस्थापन गरेमा मात्रै मनाउन सकिने बताएका थिए भने केहीले बस पार्कमा ट्राफिक जामको समस्या हुने भन्दै टुँडी खेलमा नै गर्नुपर्ने बताएका थिए कार्यक्रममा सहभागीहरूले यस्तै तर्क गरेपछि हिजो आयोजना गरिएको उक्त छलफलमा पर्व मनाउने विषयको टुङ्गो नलागेको मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले जानकारी दिनुभयो तर उक्त छलफलपछि गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनका लागि भन्दै समिति भने गठन गरिएको छ मन्दिर विकास समितिका अध्यक्ष भट्टकै संयोजकत्वमा पदाधिकारी सहित सत्र सदस्यीय समिति गठन गरिएको हो पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सञ्चालन हुने भएको छ प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्य पहाड़ी लोकमार्गको पश्चिमी शहर बैतडीको पाटनमा शुरू हुने भएको हो सुदूरपश्चिमेलीको मुख्य पर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ भारतको हिमाञ्चलका धरमचन्दको नेतृत्वमा आएको एक प्राविधिक टोलीले सन् दुई हजार एघारदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा प्याराग्लाइडिङ सम्भावना बारे अध्ययन गरेको थियो अध्ययन पश्चात टोलीले बैतडीको पाटनमा उपयुक्त ठहर गरेको हो प्राविधिक टोलीले पाटनका चार ठाउँबाट प्याराग्लाइडिङ उपयुक्त भएको ठहर गरेको छ पाटन नगरपालिका बाह्र दह डाँडा वडा नम्बर दुईको जरौली डाँडा वडा नम्बर तेह्रको अन्नाडी डाँडा र वडा नम्बर एघारको हुरहुरे डाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने देखिएको टोलीले ठहर गरेको छ टोलीले डडेलधुराको खेल डोटीको तिखा डाँडा लगायतका ठाउँमा समेत परीक्षण गरेको थियो शुरूमा डडेलधुराबाट प्याराग्लाइडिङका लागि परीक्षण गरिए पनि हावाको एकहोरो बाहतका कारण सम्भव नदेखिएको प्राविधिक टोलीका सदस्य श्यामराज भट्टले जानकारी दिनुभएको छ प्राविधिक टोलीले सन् दुई हजार चौधमा नै प्याराग्लाइडिङको परीक्षण सफल भएपछि प्राविधिक टोली यस वर्ष पुनः पाटन पुगेर प्याराग्लाइडिङका लागि पहल शुरू गरेको बताइएको छ सुदूरपश्चिम पर्यटन विकास केन्द्रका नामले संस्था दर्ता गरेर स्थानीय एघार जनाले व्यावसायिक रूपमा नै सञ्चालन गर्ने तयारी गरेका छनृ सेती लोकमार्ग सड़क निर्माणका क्रममा विद्युत आयोजनाको नहर भत्किँदा बझाङको पाटदेवल गाविसका तीन सय सतहत्तर परिवार अन्धकारमा बस्न बाध्य भएका छन् दुई महिना अघि सिउँडी गाड लघु जलविद्युत आयोजनाको नहर भत्किँदा देवल गाविसको वडा नम्बर एक दुई तीन चार पाँच र छका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् सड़क निर्माणको क्रममा नहर भत्किएको सिउँडी गाड लघु जलविद्युत आयोजनाका अध्यक्ष वीरबहादुर आग्रीले बताउनुभयो चालिस वार्ड क्षमताको आयोजना बन्द हुँदा आफूहरू मर्कामा परेको गाउँले बताएका छन् सड़क आयोजनाले नै भत्किएको नहर बनाइदिने भने पनि अहिलेसम्म बनाएको छैन अहिले बाटो बनाउने काम भएकाले नहर बनाउन केही समय लाग्ने सड़क आयोजनाले जनाएको छ विद्युत सेवा बन्द हुँदा आफूहरू संचार सेवाबाट पनि वञ्चित हुनु परेको स्थानीयहरूको भनाइरहेको छ बैतडीको श्रीकोट देउलेक सित्तडमा विद्युत सेवा अवृद्ध हुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ तीन दिनदेखि श्रीकोट देउलेक र सित्तडमा विद्युत सेवा अवृद्ध भएको स्थानीय सुरेन्द्र भाटले जानकारी दिनुभयो खोसलेक बजार नजिक र देउलेकमा रहेको ट्रान्सफर्मरमा समस्या देखिएकाले विद्युत सेवा अवृद्ध भएको बताइएको छ अछाममा स्थापना गरिएका हुलाक टेलिसेन्टरको प्रभावकारिता घट्दै जान थालेको छ सेवाग्राहहरूको सहज पहुँचमा नहुनु र आधुनिक प्रविधिसँग प्रतिस्पर्धा गर्न नसक्दा टेलिसेन्टरको प्रभावकारिता घट्दै गएको हो नेपाल सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको सेवा सुविधा सहज र सुलभ रूपमा नागरिकहरूलाई प्रदान गराउनका लागि टेलिसेन्टर टेली सेन्टरको स्थापना गरेको भए पनि पछिल्लो समय विभिन्न कारणले गर्दा त्यसको प्रभावकारिता घट्दै गइरहेको छ सुलभ मूल्यमा कम्प्युटर सिकाउने सस्तोमा टाइपिङ प्रिन्टिङ फोटोकपी स्क्यानिङ गर्ने तथा फोटो फोन सेवा उपलब्ध गराउने भन्दै स्थानीय नागरिकलाई आधुनिक सूचना प्रविधिसँग नजिक गराउने उद्देश्यले टेली सेन्टर स्थापना भए पनि पछिल्लो समय ठाउँ ठाउँमा खुलेका इन्स्टिच्युटले गर्दा सेवाग्राहीहरू हुलाक टेली सेन्टरमा सेवा लिन नआउने गरेको जिल्ला हुलाक कार्यालय अछामका सहायक कम्प्युटर अपरेटर नेत्र प्रसाद भाटले बताउनुभयो उहाँका अनुसार जिल्ला हुलाक कार्यालय मंगलसेनमा रहेको टेली सेन्टर बजार क्षेत्रभन्दा टाढा हुलाक कार्यालयसँगै रहनु परेकाले पनि सेवाग्राही त्यहाँसम्म पुग्न नसकेका हुन् साँपे जयगढ बैलपाटामा रहेका टेलिसेन्टरहरूको अवस्था सन्तोषजनक भए पनि मंगलसेन विनायक र कमल बजारमा रहेका टेलिसेन्टरबाट प्रभावकारी सेवा प्रवाह हुन नसकेको जनाइएको छ हुलाक कार्यालय मार्फत स्थापना भएका टेलिसेन्टरको प्रभावकारिता घट्नुका पछाडि टेलिसेन्टरमा राखिएका कम्प्युटर लगायतका अन्य सामानहरू पुरानो भएका कारण पटक पटक बिग्रिरहने र समयमै मर्मत हुन नसक्नु प्रमुख कारण रहेको भाटले जानकारी दिनुभयो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ शिक्षक सेवा आयोगले सुदूरपश्चिमका लागि जारी गरेको आवेदनमा डेढ सय गुणा बढी आवेदन दर्ता गराएका छन् आयोगले निम्न माध्यमिक तहका छवटा विषयमा सतासी जनाका लागि खोलेको आवेदनमा बाह्र हजार तीन सय अठाइस जनाले आवेदन भरेको सुदूरपश्चिम क्षेत्रीय शिक्षण निर्देशनालय दिपाईले जनाएको छ आवेदन दिनेको यो संख्या माग भन्दा एक सय पैंचालिस गुणा बढी हो आवेदन मध्ये अनिवार्य नेपालीमा उन्नाइस जना शिक्षक माग गरिएकोमा पाँच हजार तीन सय अन्ठानब्बे जनाले आवेदन दिएको क्षेत्रीय शिक्षा निर्देशनालय देपालले जनाएको छ निर्देशनालयका अनुसार सामाजिकका लागि जना माग गरिएकोमा तीन हजार नौ सय बीस तीसजना माग गरिएको अंग्रेजीमा दुई हजार पाँच सय पञ्चासी जनाले आवेदन दिएका छन् यस्तै गणित विज्ञानमा बीसजना शिक्षक माग गरिएकोमा दुई सय एक्काउन्न जनाले आवेदन दिएका छन् तीनजना माग गरिएको गणित विषयमा पाँच सय नौजनाले आवेदन दिएका छन् भने तीनजना माग गरिएको विज्ञानमा पैसठी जनाले आवेदन दिएको क्षेत्रीय शिक्षा निर्देशनालय दिपालका निमित्त निर्देशक कृष्णराज सिरवालले जानकारी दिनुभएको छ सबैभन्दा बढ़ी कैलालीबाट आठ हजार तीन सय अन्ठाउन्न जनाले आवेदन भरेका छन् क्षेत्रीय शिक्षा निर्देशनालय दिपालका निमित्त निर्देशक सिलवालले दरखास्त दिनेको संख्याले शिक्षणप्रतिको आकर्षण देखाएको बताउनुभयो शैक्षिक बेरोजगार भएका मध्ये धेरैमा शिक्षण पेसाप्रति आकर्षण देखिएको भन्दै उहाँले धेरैजना परीक्षामा प्रतिस्पर्धा हुँदा मुलुकले योग्य शिक्षक पाउने भयो यस वर्ष सुदूरपश्चिममा चारवटा जिल्लामा त्रिचालिसवटा परीक्षा केन्द्र तोकिएको छ बैतडीको रुद्रेश्वर गाविस नौ कर्कले पुल नजिक भेटिएको सबको शनाखत भएको छ हिजो बिहान भेटिएको सब सिप्टी आठका दामोदर सिंह धामीको भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ मृतकका आफन्त दिनेश सिंह धामी लगायतको टोलीले सबको पुष्टि गरेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्सपेक्टर बोधराज ओझाले जानकारी दिनुभयो सबलाई पोस्टमार्टमको लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ धामी गत साउन एघार गते घुसा गाविसको वडा नम्बर आठ धन्नोराबा बेपत्ता भएका थिए सब सडेको अवस्थामा रहेको छ मृतक धामीको चिउँडोमा ठूलो चोट लागेको छ सबको आज गोकुलेश्वर अस्पतालमा पोस्टमार्टम गरिने प्रहरले जनाएको छ नेपाल आयल निगमले गैराती बाह्र बजेदेखि नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल मटिटेल र डिजेलमा समान प्रति लिटर रु दुई तथा खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर पच्चिस रुपियाँ घटाएको छ समायोजित नयाँ मूल्य अनुसार अब पेट्रोल प्रति लिटर सन्तानब्बे डिजेल त्रिहत्तर मट्टीतेल त्रिहत्तर र खाना पकाउने ग्यास एक हजार तीन सय कायम हुनेछ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा भने लामो समयदेखि मूल्य समायोजन हुन सकेको थिएन यसअघि निगमले गत माघ चार गते पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो सुदूरपश्चिमको धनगढ़ीमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरूका लागि पारा टेबल टेनिस खेल शुरू भएको छ पारा टेनिस खेलको हिजो एक कार्यक्रमका बीच धनगढ़ी रंगशालामा उद्घाटन गरिएको छ जिल्ला खेलकुद विकास समिति कैलालीको आयोजना र राष्ट्रिय टेबल टेनिस महासंघको सहयोगमा पारा टेबल टेनिस खेलको उद्घाटन गरिएको हो सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलको व्यवस्था नभएपछि राष्ट्रिय टेबल टेनिस महासंघले उक्त खेलको व्यवस्था गरिदिएको अपाङ्गताका क्षेत्रमा वकालत गर्दै आइरहेका नन्दराज भट्टले जानकारी दिनु बताउनुभयो महासंघले तीन वर्षका लागि